नसकौँला धान्दैन बरु छैन चाहना सानो मैले चाहेको यति मात्रै हो मेरो जीवनमा तिम्रो गाउँदा थाल्दैन बरु माग छैन थान्दैन बरु छैन चाना सानो मैले चाहेको यति मात्रै हो मेरो जीवनमा तिम्रो कल्पना गर्छ मेरो जीवन तिमीमै भरपर्छ नसकौँला थान्दिन बरु मनमा मैले चाहेको यति मात्रै हो मेरो जीवनमा तिम्रो आगमन मेरो जीवनमा तिम्रो आगमन सकौँला धन्देला बरु मागमा छैन सानो मैले चाहेको यति मात्रै हो मेरो जीवनमा तिम्रो आगमन युग योग रहिदिए तिमी मेरो साथी भइदिए नसकौँला थान्दैन बरु मागमन साना, सानो मैले चाहेको यति मात्रै हो मेरो जीवनमा तिम्रो आगमन मेरो जीवनमा तिम्रो आगमन